it's up भरेका छु दिलभित्र यस्तै रहेछ यस्तै रहेछ प्यार कि तिम्रै छु दिलभित्र यस्तै रहेछ यस्तै रहेछ आकाशै झरेनी नि टुट्दैन म तिम्रो मन मरे नि यस्तै रहेछ यस्तै रहेछ पवित्र मायामा हुन्न कहिले आकाशै झरेनी माया विरती भुनियो त्यही साथै जुनी म तिम्रै हुने हो यस्तै रहेछ यस्तै रहेछ पवित्र मायामा हुन्न कहिल्यै विरती यस्तै रहेछ प्यार यस्तै रहेछ प्यार face about.